श्रीगणेशाय नमः यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुनुवन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगः ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुःसुरासुरगणा देवाय तस्मै नमः श्रीमच्चन्दनचर्चितोज्ज्वलबपु शुक्लाम्बरमल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्ता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम् नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये श्री कुमार जागे गर्नुहुन्छ हे अगस्त्य मुनि यस प्रकारबाट विष्णु भगवान् त्यहाँबाट बिदा भएपछि श्री पार्वतीले नाचगान गरी विभिन्न प्रकारबाट पौष शुक्ल पूर्णिमाको दिनदेखि व्रत प्रारम्भ गरिन् आफ्ना प्रिय सखीहरू समेत मिलेर हातखुट्टाको नङ काटी स्नान गरी पवित्र वस्त्र धारण गरेर नित्य मध्याह कालमा महादेवको पूजनका साथै श्री स्वस्थानी परमेश्वरीको व्रत प्रारम्भ गरे माघ शुक्ल पूर्णिमाको दिन सारा सामग्री तयार पारी श्री स्वस्थानी परमेश्वरीको पूजा ध्यान जप पाठ गर्न थालिन् यो कुरा थाहा पाएर इन्द्रले देवताहरूसँग भने हे देवहरू अब हाम्रो शत्रु तारकासुरको संहार हुने बेला आयो किनकि हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन भने स्वस्थानीको पूजा गर्न लागेकी छिन् तिनको विवाह भएपछि जुन पुत्र जन्मन्छन् तिनै कुमारले पापी ताराका सुरले मारिदिन्छन् तर यसमा एउटा बाधा के छ भने सतीदेवी मरेपछि शिवजीको मनमा वैराग्य उत्पन्न भएर काम क्रोध लोभ मोह त्यागी उत्तरा पन्थमा तपस्या गरिरहेका छन् महादेवको तपस्या भङ्ग पारी फेरि काम क्रोध मोहमा ल्याउन कसलाई पठाउने हो यो भन इन्द्रको यो कुरा सुनि देवगणले मिन्ती गरे यो काम कामदेव बाहेक अरू कसले गर्न सक्दैन अत उनैलाई पठाउनु पर्ला जस्तो लाग्छ देवगणहरूको यस्तो कुरा सुनि इन्द्रले वायुलाई पठाई कामदेवलाई डाके उनी आएपछि इन्द्रले भने हे कामदेव श्री महादेव उत्तरा पन्थमा गई काम क्रोध त्यागी सम्पूर्ण इन्द्रिय बाँधेर ब्रह्ममा चित्त लगाई तपस्या गरिरहेका छन् महादेव नभई यस संसारको रक्षा हुन सक्दैन अथ तिमी गएर महादेवलाई काम पाण हान इन्द्रको आज्ञा सुनेर कामदेवले तुरन्त यसको प्रतिकार गरे हे महाराज यो सम्भव छैन म श्री महादेवलाई यो बाण कसरी हान्न सक्छु र अह अह म त सक्दिनँ इन्द्रको अगाडि कामदेवले सिधा आफ आफ्नो आज्ञालाई अवज्ञा गरेको सुनेर इन्द्र क्रोधित भए हे कामदेव यो मेरो आदेश हो तब पनि कामदेवले मानेनन् हे महाराज र हे देवगणहरू हो यो बडो कठिन कार्य यस अर्थमा छ कि श्री महादेवलाई यस प्रकारको कार्य गर्नाले श्री महादेवलाई अत्यन्त क्रोध उठ्नेछ उठ्नेछ परिणामत यसले मेरो मृत्यु समेत गराउन सक्नेछ म यो पीडालाई वहन गर्न सक्दिनँ तसर्थ म क्षमा चाहन्छु हे देवगणहरू हो हे इन्द्रादि देवता कृपया यस प्रकारको कार्य मलाई नलगाउनुहोस् इन्द्रादि देवतासँग कामदेवले यस प्रकारबाट सो कार्य नगर्नको लागि अनि नगराउनको लागि अनुरोध गरे तब ब्रह्मादी देवताले एकै स्वर्ण भने हे कामदेव लोकहितको लागि यो अत्यन्त जरुरी छ चाहे भाइ महादेवको हातबाट तपाईँको मृत्यु नै किन नहोस् यो संसारको कार्यको लागि यो संसारको हितको लागि यो अत्यन्त आवश्यक छ श्री महादेव त्यसै बसिरहनु भयो भने कुनै पनि समयमा यहाँ महाप्रलय आउनेछ सुरले यो सारा लोकलाई खाइदिनेछ हे कामदेव हाम्रो यो आदेश वा आज्ञा केही होइन बस हामीले सहयोग मागेका छौँ जसरी दधिची मुनिको हाटबाट इन्द्रहरी वज्र बनाई लोक हल लोकहितको कार्यको लागि लगाउनुभयो त्यस्तै गरी यो तपाईँको शरीर पनि यी लोकहितको लागि नै लगाइदिनुहोस् यसरी सब देवगणहरूले कामदेवलाई बिन्ती गरेको सुनेर कामदेवको मन फितल्नु भयो र उनले भने ठिकै छ लोकहितको लागि हो भने म यो कार्य गरिदिनेछु तर यो अवश्य छ यसबाट मेरो मृत्यु भने निश्चय छ यहाँले भनिहाल्नुभयो महादेव नभए यस संसारको रक्षा हुन सक्दैन अर्थात् यो संसारको रक्षाकै खातिर म यो कार्य गर्दैछु तब महादेव जहाँ ऊ धरापन्थमा गई काम क्रोध लोभ मोह सब छोडी पूर्ण एकचित्तका साथमा ध्यान गरिरहनु भएको थियो सो स्थानमा गई कामदेवले मर्म स्थान तागी काम बाण प्रहार गरे त्यो बाण लाग्न साथ शिवजीको मन चञ्चल भयो अकस्मात यस्तो किन भयो भने भगवान श्री शिवले चारैतिर नजर घुमाउँदा डरले लुकिरहेका कामदेवलाई श्री शिवले देख्नुभयो एक्कासी कुनै पनि प्रकारको प्रतिक्रिया नगरी शिवमा क्रोध उत्पन्न भयो यसरी क्रोध उत्पन्न हुनसाथ तेस्रो नेत्रबाट आगोको ज्वाला निस्कियो र कामदेवलाई तुरन्त भस्म पारिदियो कामदेव तत्काल त्यहाँ खरानी भए यो स्थिति साह्रै विरहको थियो लोकहितको लागि भए पनि उनकी पत्नी रति जो पतिको यस बिछोडबाट भने साह्रै विहल भए स्वामी स्वामीको मृत्यु देखेर अत्यन्त विहल हुँदै हृदय शिवजीलाई प्रणाम गरेर रतिले भन्न लागे हे जगदीश्वर यो अपराध मेरो स्वामीको होइन उनी लोकहितको लागि इन्द्रको आज्ञाले यहाँ आएका हुन् हे भगवान यसमा मेरो पतिको कुनै दोष छैन उनी निर्दोष छन् उनीले यी सब कुराहरू भन्दा भन्दै पनि इन्द्रादि देवगणहरूले उनलाई दबाब दिइदिइकन हजुरका सामुन्ने पठाएका हुन् तसर्थ हे म मदेखि प्रसन्न भएर मेरा स्वामीको अपराध क्षमा गरी मलाई स्वामी दान दिनुहोस् दुष्टको संहार गर्ने र सज्जन एवं धर्मका रक्षक हजुरलाई मेरो कोटी कोटी नमस्कार छ कहिले श्री महादेवको भाउमा पर्ने कहिले नाना तरका स्तुति गर्ने यस प्रकारका स्तुति अनि विलाप गरेको सुने करुणामूर्ति शिवलाई दया लाग्यो र आज्ञा भयो हेरथी द्वापर युगको अन्त्यमा विष्णु भगवानले श्रीकृष्णको अवतार धारण गर्नुहुनेछ तिनै कृष्णको छोरा प्रधुम्न भएर तिम्रो पति जन्मनेछन् अनि तिमी दुवैको भेट होला अहिले तिमी जाऊ शिवजीको यो आज्ञा सुनेर रति घर गइन् त्यसपछि शिवजीले अब सतीदेवी कहाँ जन्म लिन् भनेर विचार गर्दा हिमालयकी पत्नी मेनकाको घरमा बास बसेर महादेव पति पाउँ भने पूजा आज व्रत धान धर्म गरेको थाहा पाई पार्वतीको चरित्र हेर्नको लागि इन्द्रको रूप धारण गरी एरावत हात्तीमा चढेर पार्वती कहाँ जानुभयो पार्वतीले श्री स्वस्थानी परमेश्वर पूजा सकेर अर्घ हे निराकार निरञ्जन रूप परमेश्वरी तिमीलाई कोटी कोटी नमस्कार पञ्च इन्द्रिय पञ्चभूत त्रिगुण र प्रत्येक प्राणीका हृदयमा आत्मरूप भएर निवास गर्ने आदि आदिशक्ति रूपिणी देवी तिम्रो महिमा वर्णन गर्न ब्रह्मा सरस्वती शेषको पनि शक्ति पुग्दैन भने म कसरी सक्नेछु मदेखि प्रसन्न भई मेरो मनोरथ पुरा गर्नुहोस् भन्दै अनेक प्रकारले स्तुति गरेर प्रसाद झिक्न लागेको बेलामा इन्द्र रूप शिवजी आएको देखि पार्वती अत्यन्त प्रसन्न भइन् र उचित स्वागत गरेर हे देवराज इन्द्र किन कष्ट गर्नुभयो तब इन्द्र रूप शिवजीबाट आज्ञा भयो हे पार्वती तिम्रो श्रद्धा भक्ति देखेर म प्रसन्न भए तर महादेव स्वामी पाऊ भनेर पूजा पाठ व्रत धर्म गर्न तिमीले जानिनौ किनभने महादेव त बाघको छाला कम्भरमा बाँधेको हात्तीको छाला उडेको भूत प्रेत साथमा लिई बुढो गोरुमा चढ्ने त्रिशुल र डमरु लिने बिस भाङ धतुर खाने दिगम्बर छन् तिमी यस्तै अत्यन्त सुन्दरी छौ अथा यो जोडी मिलेन बरु सम्पूर्ण देवताको राजा मलाई पति रोजेर स्वर्गको सुख भोग गर इन्द्र रूपधारी शिवजीको यस्तो वचन सुनेर पार्वती ऋषले राता राता आँखा पारेर बोलिन् ए पापिष्ट इन्द्र मैले श्री स्वस्तानी परमेश्वरीको पूजा गरेको स्थानमा आएर शिवजीको निन्दा गर्यो म यो सहन सक्दिनँ म अब तिमीलाई श्राप दिन्छु भने श्राप दिन तयार भइन् अनि ती रूपी शिवजी डराएर भन्न लाग्नुभयो हे पार्वती म इन्द्र होइन म इन्द्र होइन म तिम्रो भक्ति जाँच्न इन्द्रको रूप लिएर आएको शिव हो ल हेर त यति भनेर आफ्नो दिव्य स्वरूपको दर्शन दिनुभयो अनि पार्वती प्रसन्न भएर साष्टाङ्ग धन्यवाद गरी बिन्ती गर्न लागिन् हे जगदीश्वर हजुरको आज्ञा र विष्णुको उपदेश र श्री स्वस्थानी परमेश्वरीको दिव्य प्रभावले आज हजुरको दर्शन पाए अब यो श्री स्वस्तानीको प्रसाद हजुरलाई दिन हाम्रो विवाह भएको छैन के गर्ने त्यसो भने र त्यसपछि पार्वतीलाई कन्यादान लिन भने शिवजी तिनैको साथमा हिमालयका पुग्नुभयो महादेवले दर्शन पाई गिरिराज प्रसन्न भएर विवाहको सामग्री तयार पार्न लगाई गुरु बृहस्पति ऋषि ज्योतिषीहरूलाई डाकी विचार गराउँदा वैशाख शुक्ल अक्षय तृतीयाको दिन निश्चय भयो र देवता यक्ष गन्धर्व किन्नर अप्सरा सबैलाई निमन्त्रणा दिए यज्ञका आचार्य स्वयंभरमा थिए छोरी पार्वतीलाई मेनकाले नाना वस्त्र अलङ्कार पहिराई श्रृङ्गार गराइदिन् त्यसपछि पार्वतीको जस्तो सौन्दर्य त्रिलोकमा कसैको पनि थिएन अनेकन मंगल गीत वाद्यका साथमा हिमालयले तिल कुशले छोरीको हात समाते मेनकाले सुवर्णको कमण्डलले गङ्गा जल हालिन् सङ्कल्प भन्दा महादेवको गोत्र सोधे अब अप्ठ्यारो स्थिति पर्यो महादेवले आफ्नो गोत्र बताउन नसकेर केही बोल्नु भएन उहाँलाई निकै नै अप्ठ्यारो पर्यो केही नबोल्नु भई बिल्कुल राता राता कान पारी बसिराख्नुभयो यसरी त्यहाँ बसेका मध्येबाट पनि अरू कसैले पनि शिवजीको गोत्र बताउन सकेनन् गोत्र थाहा नभई कन्यादान दिनुहुन्न भनी शास्त्रीय वचन छ त्यसकारण अब म के गरौँ हिमालय पर्वतलाई बडो चिन्ता पर्न थाल्यो त्यही बखतमा बिडा बजाएर नारायण नारायण भन्दै नारद मुनि आइपुगे त्यहाँको परिस्थिति पुग्यो बुझेपछि उनले भन्न थाले यी पर्वतराज जसको मायाले क्षण मात्रमा ब्रह्माण्ड सृष्टि स्थिति नाश हुन सक्दछ जो प्रत्येक प्राणीको देहमा आत्मा रूप भएर बसेका छन् तिनको गोत्र सोध्ने प्रयोजन छैन महादेवका माता पिता कोही छैनन् गोत्र पनि छैन जसको महिमा शेष शारदाले वर्णन गर्न सक्दैनन् यस्ता शिवलाई शङ्का नमानेर कन्यादान देऊ यति नारदले भनेको सुनि सबै देवता ऋषि यक्ष गन्धर्व किन्नर आदिले ठिक हो सत्य हो भनी हर्षध्वनि गरेपछि हिमालयले कन्यादान दिए पार्वतीले महादेवलाई माला पहिराएर प्रदक्षिणा गरी पाउमा दण्डवत गरिन् हिमालयले आफ्ना इष्टमित्रलाई यथायोग्य दक्षिणा एवं भोजन दिएर सन्तुष्ट पारे अनि सबै बिदा भएर आशीर्वाद दिँदै आफ्ना आफ्ना आश्रममा गए हे अगस्त्य मुनि श्री स्वस्थ व्रत कथाको यस प्रकारको महत्त्व छ पार्वतीद्वारा उनै व्रतको प्रभावले श्री महादेव पति पाऊ भनी जुन व्रत गरेकी थिइन् त्यो व्रतकै कारणबाट उनले महादेवलाई पति भाइन् यस प्रकारको महत्व छ श्री स्वस्थानीको श्री कुमारजीले अगस्त्य मुनिलाई सम्झाउँदै भन्नुभयो अगस्त्य मुनिले कुमारजीलाई फेरि एकपटक प्रणाम गर्नुभयो इति स्कंद पुराणे केदारखंडे माघ महात्मे कुमार अगस्त संवादे श्री स्वस्तानी परमेश्वरया व्रत कथा पार्वती कन्यादान नाम त्रयोदशो तत्रैव गंगा यमुना च तत्र गोदावरी सिंधु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र यत्राचितोदार कथा प्रसंगः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वानुसृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत् वचन रूपी बाढले मुखबाट निस्केर अर्काको मर्म स्थानमा नै छोट पुर्याउँछ त्यसबाट आहत व्यक्ति तर्पिरहन्छ अत जान्ने विद्वानले कहिल्यै पनि कटु वचन बोल्नु हुँदैन पद्मनाभं सुरेशं ब्रह्ममुरारिसुरार्चितलिङ्ग मनुष्यको मनमा सन्तोष हुनु स्वर्ग प्राप्ति भन्दा पनि ठुलो हुन्छ सन्तोष नै सबैभन्दा ठुलो सुख हो सन्तोष यदि मनमा परिपूर्ण भयो भने त्यसभन्दा ठुलो कुरा संसारमा केही हुँदैन स्रोत महाभारत शान्ति पर्व तत्प्रणमामि सदा शिवलिङ्ग मानिसहरू गाउँछन् साली नदीमा महिमा सबले सबै मिलेर दीप ज्वलित सबले गर्छन् को मनमा सन्तोष हुनु स्वर्ग प्राप्ति भन्दा पनि ठुलो हुन्छ सन्तोष नै सबैभन्दा ठुलो सुख हो सन्तोष यदि मनमा परिपूर्ण भयो भने त्यसभन्दा ठुलो कुरा संसारमा केही हुँदैन स्रोत महाभारत शान्ति पर्व तत्प्रणमामि सदा शिवलिङ्ग